होस् या कुनै पनि पार्टी या सरकारी गैर सरकारी संघ संस्थाको सेमिनार तथा ठुला कन्फरेन्स आयोजना गर्न विभिन्न सयदेखि हजार सम्मको क्षमता भएको छवटा हलहरूको व्यवस्था भएको पार्टी तथा समूहहरूका लागि सम्पर्क होटल स्टार ब्याङ्क रत्नगर एक निपनी चितवन फोन नम्बर पाँच साठी नौ सय बयानब्बे website W W W dot hotel star bank dot com head office Swayambhu Kathmandu phone number छयालिस बहत्तर दुई सय सतासी पुरानो स्वयम्भू पार्टी प्यालेस नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगासँगै इन्टरनेट अनलाइनमा W W W dot radio Arpan dot कमबाट संसारभरि के साथ सुनिरहनु भएको बिहान एघार बजेको अर्पण खबरमा यहाँलाई स्वागत छ म सुजिता हमाल अब खबर विस्तारमा विवाद र विरोधका बीच संवैधानिक परिषदले लोकमान सिंह कार्कीलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगको प्रमुखमा सिफारिश गरेपछि दलहरूले छलफल गर्ने भएका छन् नेपाली कांग्रेस र नेकपा एमाले कार्कीको सिफारिश रोक्न थप कदम चाल्ने वा पछि हट्ने भन्ने विषयमा छलफल गर्दैछन् आज दुई दलले संयुक्त बैठक बोलाएको ती दलका नेताहरूले बताएका छन् एमाले प्रवक्ता प्रदीप गेवालीले कार्कीका विषयमा छलफल गर्ने तयारी भएको तर ठाउँ र समय तय भइ नसकेको बताउनु भएको छ उहाँले राष्ट्रपति कार्यालयले पत्र बुझाउने कि भन्ने विषयमा पनि छलफल भइरहेको बताउनु भएको छ हिजो बसेको संवैधानिक परिषदको बैठकले अख्तियारमा कार्की सहित लोकसेवा आयोगका कयो देवी एमी र महालेखा परीक्षकको कार्यालयमा भानुप्रसाद आचार्यलाई सिफारिश गरेको छ अनुमोदनका लागि हिजो नै संवैधानिक परिषदले राष्ट्रपति कार्यालयमा पठाइसकेको छ यसैबीच लोकमान सिंह कार्कीको सिफारिसका विषयमा छलफल गर्न राष्ट्रपति डाक्टर रामवरण यादवले आन्तरिक बैठक बोलाउनु भएको छ बिहान एघार बजेपछि राष्ट्रपति कार्यालय शीतल निवासमा बोलाइएको बैठकमा कार्कीको सिफारिश अनुमोदन गर्ने वा नगर्ने भन्ने विषयमा छलफल हुनेछ कार्कीको सिफारिश रोक्न नागरिक समाजका अगुवा तथा दलका प्रतिनिधिहरूले नै आग्रह गरिरहेका बेला राष्ट्रपति यादवले आफ्ना सल्लाहकार सहयोगी समूहको बैठक बोलाउनु भएको हो कार्कीको सिफारिश विरूद्ध बिहान विद्यार्थी संकट संगठनहरूले क्याम्पस अगाडि विरोध प्रदर्शन गरेका छन् राजधानीका क्याम्पस अगाडि चक्काजाम र नाराबाजी गरेर विरोध गरेको ती संगठनहरूले जनाएका छन् त्यस्तै कार्कीको सिफारिस रोक्न माग गर्दै नागरिक समाजका अगुवाहरूले दिउँसो शीतल निवासमा धरना दिने भएका छन् दिउँसो तीन बजेपछि राष्ट्रपति कार्यालय शीतल निवासमा धरना दिने नागरिक अगुवाहरूले बताएका छन् एकीकृत नेकपा माओवादी र नेकपा माओवादी बीच चुनावी रणनीतिका विषयमा आज छलफल हुने भएको छ पार्टी विभाजनपछि आरोप प्रत्यारोपमा उत्रिएका एकीकृत माओवादी र नेकपा माओवादी बीच चुनावी रणनीति सहकारी र पछिल्लो राजनीतिक विवादका विषयमा छलफल हुनेछ एकीकृत नेकपा माओवादीको पहलमा वार्ता हुन लागेको नेकपा माओवादीका सचिव देवप्रसाद गुरूङले जानकारी दिनुभएको छ गुरूङका अनुसार दिउँसो छलफल गर्ने तय भए पनि समय र ठाउँका बारेमा छलफल भइरहेको छ उच्च स्तरीय राजनीतिक समितिमा नेकपा माओवादीको सहभागिता चुनावको सहभागिताका लागि उसले राख्दै आएका मागका विषयमा पनि छलफल हुनेछ केही दिनदेखि भएको लगातार बन्दका कारण पूर्वका नौ जिल्लाको जनजीवन कष्टकर बन्दै गएको छ मन सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदले आफ्ना कार्यकर्ता पक्राउको विरोधमा गरेको बन्दले इलाम पाँच झापा लगायतका नौ जिल्लाको जनजीवन कष्टकर भएको हो बन्दका कारण आज पनि बजार पसल कल कारखाना शैक्षिक संस्था पूर्ण रूपमा ठप्प भएका छन् भने लामो तथा छोटो दूरीका सवारीका साधन पनि चलेका छैनन् दिनौ जसो विभिन्न माग राख्दै विभिन्न पार्टी र संगठनले गरेको बन्दले पूर्वको जनजीवन अस्तव्यस्त बन्दै गएको हो मलेसियामा सम्पन्न आम निर्वाचनमा छप्पन्न वर्षदेखि शासन गर्दै आएको नेशनल फ्रन्ट कोलम्सन गठबन्धनले बहुमत प्राप्त गरेको छ हिजो राति भएको मतगणनामा प्रधानमन्त्री रजीव रज्जाकको नेशनल फ्रन्ट कोअलिसन गठबन्धनले बहुमत प्राप्त गरेको हो संसदका दुई सय बाइस सीटका लागि भएको निर्वाचनमा उक्त पार्टीले एक सय तेत्तीस सीटमा जित हासिल गरेको छ बाँकी उनासी सीटमा अन्य पार्टीका उम्मेद्वारले चुनावी जितेका छन् बयासी सीट ल्याएको मुख्य प्रतिस्पर्धी दलका नेता अनवर इब्राहिमले सत्तारूढ़ गठबन्धनले निर्वाचनमा धाँधली गरेको आरोप लगाएका छनृ Yeah. भारत र चीनबीच लामो समयदेखि विवादित रहेको लद्दाख सीमा क्षेत्रको विवाद तत्कालका लागि सुल्झिएको छ लद्दाखको दौलत बेग ओल्डी इलाकामा रहेका चीन र भारतीय सेनाका क्याम्प हटाएर सीमा विवाद टुङ्गाएका हुन् भारतीय समाचार एजेन्सी प्रेस ट्रस्ट अफ इण्डियाका अनुसार दुवै देशको कूटनीतिक तहमा भएको वार्ता सकारात्मक भएपछि विवादित क्षेत्रबाट सेना फिर्ता गरिएको हो गत अप्रेल पन्ध्र तारिकमा चीनले उन्नाइस किलोमिटर सीमा मिचेर भारतीय आफ्नो भूमिमा सेना राखेको भारतले आरोप लगाएको थियो चीनले उक्त आरोपको खण्डन गर्दै आफ्नै भूमिमा सेना राखेको बताएको थियो भारतीय विदेश सचिव सञ्जन कथाई लगायत कूटनीतिक तहका व्यक्तिहरूले चीनसँग सीमा वार्ता गरी विवाद अन्त्य गरेका हुन् गत पन्ध्र अप्रेल पछि कम्तीमा पाँच पटक भएको सीमा वार्ताले समस्या सुल्झाएको भारतीय संचार माध्यमको भनाइ छ र नेपालले ICC world cricket league division थ्रीको उपाधि जितेको छ फाइनलमा युगाण्डालाई पाँच विकेटले हराउँदै नेपालले सबैभन्दा ठूलो उपाधि जितेको हो बर्मुडामा आइतबार राति भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरी युगाण्डाले दिएको एक रनको लक्ष्य नेपालले चौसठी बल बाँकी छँदै पूरा गरेको थियो नेपालका लागि प्रदीप एरीले सर्वाधिक साठी र शरद बेस्कारले नट आउट पचास रनको योगदान गरेका थिए पृथ्व बास्कोटाले नट आउट उन्नाइस जोडेर Pradeep Airee man of the match भएका थिए युगाण्डालाई स्वास्थ्यमा समेट्न नेपालका राहुल विश्वकर्मा र वसन्त रेग्मीले समान दुई पारस खड्का पृथु बास्कोटा र शक्ति गौचनले एक सय एक एक विकेट लिएका थिए उपाधिसँगै नेपाल डिभिजन टूमा बढुवा भएको छ अब नेपालले सन् दुई हजार चौधको जनवरीमा हुने न्यूजील्याण्डमा हुने विश्वकप छनौट खेल्नेछ डिभिजन टूमा बढुवा भएका दुई सय दस टीमले भाग लिने छनौटमा पहिलो र दोस्रो हुनेले सन् दुई हजार पन्ध्रमा हुने विश्वकप खेल पाउनेछन् उपविजेतामा सीमित भए पनि युगाण्डा डिभिजन टूमा बढुवा भइसकेको छ पहिलो खेलमा अमेरिकासँग चौरानब्बे रनले पराजित भएको नेपालले दोस्रो खेल युगाण्डालाई सात विकेटले सुम्पेको थियो तर त्यसपछि लगातार सुधारिएको प्रदर्शन गर्दै तीन खेल जितेर नेपालले ऐतिहासिक सफलता प्राप्त गर्यो हवस् त बिहान एघार बजीको अर्पण खबर सकियो म सुजिता हमाल बिदा भए नमस्कार अर्पण खबरको साथमा होटल स्टार बैंक